नमस्कार छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि म कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु आज पनि प्रविधि समेसनमा मसँग रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेघार्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ लडाउँछन् सकभर फ्याँकेर हिँड्नुहोला लडाउँछन् सकभर फ्याँकेर हिँड्नुहोला चारैतिर सधैँ सर फ्याँकेर हिँड्नुहोला फुल आउँदा फुल नै पठाउने हिम्मत गर्नुहोस् पत्थर आउँदा पत्थर फ्याँकेर हिँड्नुहोला पत्थर आउँदा पत्थर फ्याँकेर हिँड्नुहोला यो खचपको मुक्तक श्रोता नगेन्द्र नेउपानेज्यूको गौरा त हत्तिएर चुरोपानी झापा उहाँको घर हो अचेल साउदी अरब भनेर उहाँले मुक्तकसँगै आफ्नो ठेगाना लेख्नु भएको छ मुक्तकार नगेन्द्र नेउपानेजीका यिनै जोशीला मुक्तकरबहरूसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु आजको यो वषयमा पनि मसँग तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तकरबहरू साथैमा छन् तपाईँले Muktakmala at the rate gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पोस्ट गर्नुभएको छ मेसेज गर्नुभएको छ सवाल जवाफ मुक्तक पठाउनु भएको छ आज तिनै मुक्त बराबर म हालो पालो राख्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल छलछाम गर्ने त्यो व्यवहार बदल्नुपर्छ छलछाम गर्ने त्यो व्यवहार बदल्नुपर्छ आफ्नै मान्छे मार्ने तिम्रो विचार बदल्नुपर्छ देशै जुरुक्क जुरुक्क उठाउने युवा शक्ति ताली र गालीमा बोल्ने संस्कार बदल्नुपर्छ ताली र गालीमा बोल्ने संस्कार बदल्नुपर्छ मैले श्रोता अर्को मुक्तक बोले यो मुक्तक गोविन्द केसीजीको गोविन्द केसीजीले मुक्तकमा यसरी आह्वान गरिरहँदा मिठो आह्वान गरिरहँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्नै छुटाउनु भएछ गोविन्द केसीजीका यिनै मुक्तकारपहरूसँगै कार्यक्रममा म अर्को मुक्त लिन्छु अमर अनुरागी अन्जानजीको पाइलै पिच्छे गोरेटोमा रफ्तार देखाउँछ पाइलै पिच्छे गोरेटोमा रफ्तार देखाउँछ हिँड्दै जाँदा दुश्मनको अवतार देखाउँछ पुग्नुपर्ने कहाँ हो जिन्दगीको ठेगान छैन खै किन हो फेरि जहिले हतार देखाउँछ खै किन हो फेरि जहिल्यै हतार देखाउँछ अमर अनुरागी अन्जानज्यूको यो मुक्तक सङ्खुवा सभा उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ अमर अनुरागी अन्जानजी मलाई लाग्छ पहिलोपटक हामी समक्ष आउनुभयो मुक्तक मालामा आउनुभयो फेसबुकको बाटो हुँदै अर्को मुक्तक मसँग छ श्रोता विकेन्द्र सहयात्रीजीको कहीँ सुख कहीँ दुःख पीडामा परिएको छ कहीँ सुख कहीँ दुःख पीडामा परिएको छ गैँती बेलसा कोदालो सपथोक गरिएको छ सङ्घर्षको सिँढी चढ्दै जाँदा जिन्दगीमा थोरै मात्रै उकालो धेरै ओह्रालो झरिएको छ थोरै मात्रै उकालो धेरै ओह्रालो झरिएको छ विकेन्द्र सहयात्रीजी ठुला छाप एक जोरधारा ओखलढुङ्गा उहाँको घर हो मसँग श्रोता अर्को मुक्तक छ कल्पना सिंहजीको जहाँ तिमी त्यही मेरो मन हुनेछ जहाँ तिमी त्यही मेरो मन हुनेछ मन्द मन्द हावा अनि पवन हुनेछ भौतिक शरीर नरहे नि यो मायाको साक्षी यो धरती त्यो निलो गगन हुनेछ यो धरती त्यो निलो गगन हुनेछ कल्पना सिंहजी खकिन कोड छ चार्जर कोडबाट मलाई लाग्छ पहिलोपटक नि आउनुभयो हामी समक्ष मिठा मुक्त करपहरूको साथमा अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ राजु गिरिजीको उहाँले श्रद्धाञ्जली मृत आत्माप्रति भनेर लेख्नुभएको छ मुक्तक उहाँको मुक्तक यस्तो छ देश छोडेर प्रदेश छिर्ने पास लिएर गयो देश छोडेर प्रदेश छिर्ने पास लिएर गयो देश फर्केर सुख काट्ने आस लिएर गयो फर्क्यो ऊ निलो आकाश रातो बाकसमा आफ्नै जीवनबाट उल्टै अवकाश लिएर गयो देश फर्केर सुख काट्ने आस लिएर गयो राजु गिरिजीले यो मुक्तक केही समय अघि अफगानिस्तानमा भएको आत्मघाती बम विस्फोटमा परि मृत्यु हुनुभएका नेपाली युवाहरूलाई समर्पित गर्नुभएको थियो र उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो त्यसरी नै मृतकहरूमा हार्दिक श्रद्धाञ्जली भन्दै मनोज डाङ्गीजीले पनि आफ्ना चार हरब कोरेर पठाउनु भएको छ गोर्विसे पञ्चमी बजार इलामुआको घर हो अबको क्रममा मनोज डाङ्गीजीका यिनै चार हरबसँगै पहिलो सङ्गीतको श्रोता तपाईँहरूलाई बक्खानिए मनहरू र सायती आँखाहरू बक्खानिए मनहरू र सायती आँखाहरू टुटे सारा सपनाहरू बेलायती आशाहरू भोइरी लाग्यो कठै निर्दोषी ती नेपालीलाई काबुलमै ढल्यो जीवन भरिए ती बाक्साहरू काबुलमै ढल्यो जीवन भरिए ती बाक्साहरू सबैसँग बाजे ठोकिए आज आउला भन्दै भोलि आउला भन्दै पर्खी बसेकी बुढी आमा निकै मनसुने गीत परदेशमा रहनुभएका धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले बिना कारण अखालमै ज्यान गुमाउनु पर्दा आफ्ना आफन्त आफ्ना इष्टमित्र साथीसङ्गीहरूमा कति पीडा पर्न जान्छ अनि स्वयं उहाँ बोक्नेलाई कति पीडा हुन जान्छ त्यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो यसरी आफ्ना सुन्दर सपनाहरूलाई साकार रूप दिन परदेश पुग्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू हरेक पल सुस्त रहनुहोस् व्यस्त रहनुहोस् तपाईँहरूको जीवनमा दुःखको छाया पनि नआओस् सम्पूर्ण मुक्तकमाला युनिट यही कामना गर्दछौँ कार्यक्रम मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ आजको बसाइमा पनि म तपाईँहरूकै मुक्त खराबहरू हालपाले लिइरहेको छु म पुनः मुक्तक नै बोल्छु ल घाम डुबेर दिन पनि ढल्दो रहेछ सुस्त सुस्त घाम डुबेर दिन पनि ढल्दो रहेछ सुस्त सुस्त सुख दुःख जिन्दगी चल्दो रहेछ सुस्त सुस्त जब जब पाइलै पछि अँधेरीले पछि तब आफ्नै छायाले छल्दो रहेछ सुस्त सुस्त तब आफ्नै छायाले छल्दो रहेछ सुस्त सुस्त अर्को मिठो मुक्तक मैले तपाईँहरू समक्ष सुनाएँ श्रोता यो मुक्तक अनुरागी विनोद गैरेजीको हाल राजस्थानबाट भन्नुभएको छ उहाँले मुक्तको पुछारमा नेपालमा कता बस्नुहुन्छ घर कहाँ होला उहाँले लेख्न छुटाउनु भएछ विनोद गैरेजीका यिनै मुक्त म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ ध्रुवराज पन्थीजीको मान्छेले मान्छे गन्दै गन्दैन तिम्रो सहरमा मान्छेले मान्छे गन्दै गन्दैन तिम्रो सहरमा छिमेकीले छिमेकी भन्दै भन्दैन तिम्रो सहरमा ओल्लो घरमा धुमधाम बिहे पल्लोमा रुवावासी मान्छे मान्छे जस्तो बन्दै बन्दैन तिम्रो सहरमा मान्छे मान्छे जस्तो बन्दै बन्दैन तिम्रो सहरमा दुर्वराजपन्थीजी पन्थीजी तमघास गुल्मी हाल बुटवालबाट भन्नुभएको छ मुक्तक उहाँले यसरी पढाउनु भएको छ कार्यक्रम मुक्तक मालाको नियमित अङ्कमा यसरी नै आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ मुक्तक स्वादिला लेख्नुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग विनोद भण्डारीजीको ढुङ्गा बोकेर बाँदर हनुमान बनायो ढुङ्गा बोकेर बाँदर हनुमान बनायो मन्दिरको पत्थरलाई भगवान बनायो तिमी मेरो नसा नसामा बगिरहन्छौ त्यही भएर मेरो नाम अपमान बनायो त्यही भएर मेरो नाम अपमान बनायो विनोद भण्डारी सुदूरपश्चिम बैतडी घर हाल दक्षिण साउथ खैतान कुबेत भनेर उहाँले मुक्तक पठाउनु भएको छ विनोद भण्डारीजी पहिलोपटकको लागि हजुर पनि हामी समक्ष आउनुभएको यसरी मुक्त खराबहरूको साथमा आगामी दिनहरूमा पनि यसरी नै आउँदै गर्नुहुन्छ होला भन्ने मुक्तक मालाको आशा अर्को मुक्तक छ श्रोता मसँग संशय घिम्रे संसाल कहिले आउँछस् घर भन्दै रुन्छिन् आमा कहिले आउँछस् घर भन्दै रुन्छिन् आमा छमुख हेरी मर्ने रहर भन्दै रुन्छिन् आमा गाउँको काले बाकसमा आएको दिनदेखि हरेक लाग्छ डर भन्दै रुन्छिन् आमा हरेक लाग्छ डर भन्दै रुन्छिन् आमा सञ्चय खिम्रे सञ्जालजीले यो मार्मिक मुक्तक मैदान चार वर्ग खाँची घर राहाल थिएको दक्षिण कोरियाबाट पठाउनुभयो आज धेरै साथीहरूले यसरी आफ्ना पीडाहरू परदेशमा रहँदा बस्दा आफ्ना मनमा लागेका भावनाहरूलाई सुन्दर तरिकाले चार हरफमा कोरेर पठाउनु भएको छ रामकुमार प्रधानजीले यसरी नै हामीलाई अर्को चार हरफ लेखेर पठाउनु भएको छ अबको क्रममा म रामकुमार प्रधानजीका मुक्तक तपाईँहरू समक्ष राख्दैछु पशुभन्दा पनि निज व्यवहार देखाउँछन् आतङ्ककारी जगतमा अझै पशुभन्दा पनि निज व्यवहार देखाउँछन् आतङ्ककारी जगतमा अझै हत्या तथा हिंसा गरेरै रमाउँछन् सोझा सिधाहरूको रगतमा अझै राजनीतिक एजेन्डा भन्दै बन्दुक बम पड्काउँदै हिँड्ने नरपशुहरूले बाँच्न पाउने हक हनन गरेर अनाहकमा ज्यान लिन्छौ फगत न पशुभन्दा पशु भन्दा पनि निज व्यवहार देखाउँछन् आतंककारी जगतमा अझै रामकुमार प्रधानजी मकवानपुर थार नगरपालिका एकबाट यसरी आउनुभयो मुक्तकमालामा अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक देव छेत्री कुमाई दिपजीको रहेको छ कुपिण्डे दह सात सल्यान उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ देव छेत्री कुमाई दिपजीका मुक्त अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई जहर पनि अमृत सम्झी पिउँ कि जस्तो लाग्छ अह जहर पनि अमृत सम्झी पिउँ कि जस्तो लाग्छ तिमीलाई तडपाई एक्लै एक्लै जिउँ कि जस्तो लाग्छ मेरो कोमल मुठुलाई तिमीले पत्थर बनायौ र त तिम्रै बदला जिन्दगीभर लिउँ कि जस्तो लाग्छ तिम्रै बदला जिन्दगीभर लिउँ कि जस्तो लाग्छ दिलको बदला से दस छ मेगावाट कार्यक्रम मुक्तक माला भएको छ भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल हातले भन्थे मेरो जिउ देव छेत्री कुमाई देवजीका मुक्त परसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्चमा तपाईँ कार्यक्रम मुक्तक माला नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल राम रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै प्रकाश अर्यालजीको blog Chuku Prakash dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि तपाईँले एउटा लिङ्क भेटाउनुहुन्छ सर्च गरेर त्यहीँ गएर त्यो लिङ्क क्लिक गरी डाउनलोड गरेर सुन्न सक्नुहुन्छ युट्युबमा गएर पनि मुक्तकमाला भनेर सर्च गर्नुभयो भने तपाईँले मुक्तकमालाका सम्पूर्ण कार्यक्रमहरू भेटाउन सक्नुहुन्छ भने श्रोता कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तको आफ्नो व्यस्त समयलाई सुटुक्क छोडेर सवाल जवाफ मुक्तकै निमित्त भनेर टिकाजी स्टुडियोसम्म आउनुभएको छ टिकाजीलाई म विशेष धन्यवाद आज कार्यक्रमको सुरुवातमै व्यक्त गर्न चाहन्छु किनकि भोलिबाट उहाँको इक्जाम रहेको छ इक्जामको निमित्त पनि बेस्ट अफ लक भन्न चाहन्छु आजको सवाल जवाब हामीलाई योगेन ढोलीजी र आयुष्या कार्कीजीले संयुक्त रूपमा लेखेर पठाउनु भएको छ योगेन ढोलीजीको घर काठमाडौँ हो हाल उहाँ मलेसियामा हुनुहुन्छ आयुषा कार्कीजीको घर सिन्धुपाल्चोक हो हामी दाजु बहिनी म योगेन ढोली ठुल्दाई र आयुष्या कार्की सानी बहिनी बीचको सवाल जवाफ नवज्योति नेपाली साहित्य समाजमा भएको सवाल जवाफ कार्यक्रम मुक्तक मालालाई भनेर मुक्तकको सिरानमा लेख्नु भएको छ योगेनजीका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै आयुष्या कार्कीजीका मुक्त खराबहरूमा तपाईँले टिकाजीको स्वर सुन्न सक्नुहुन्छ झ्याउरे लयमा आज भने हामी मुक्त मालाको यो सवाल जवाफमा पछाडि पछाडि जुन सानो सानो आवाजमा आउने धुन पनि असारे गीत नै छोड्नेछौँ मजा हुन्छ धेरैको त रोपिसक्नुभयो होला कतिको रोप्ने तयारी गर्दै हुनुहुन्छ होला असारमा भ्याइ नभ्याइ होला र यो थाकेको बेला घरमा यतिखेर तपाईँ रेडियो सुनिरहनु भएको होला परदेशमा पनि यतिखेर घरलाई सम्झेर कल्पेर आफ्नो मन यतै डुलाइरहनु भएको होला अबको क्रममा सवाल जवाब मुक्तक योगेन ढोलीजी र आयुषा कार्की बीचको सुरु गरौँ सवाल जवाब आयुषा कार्कीजीबाट असारको मेलो उदासी मन ठुल्दा नहुँदा असारको मेलो उदासी मन ठुल्दादा नहुँदा बाबा र आमा दुखी छन् झन ठुल्दादा नहुँदा खेतामा अलि बाउसे गर्ने खेताला पाइँदैन रोकिने लाग्यो मेरो धड्कन ठुल्दादा नहुँदा रोकिने लाग्यो मेरो धड्कन ठुल्दादा नहुँदा पर्खेर बस्नु असार मास फर्केर आउनेछु पर्खेर बस्नु असार मास फर्केर आउनेछु बोकेर कुटु म तिम्रै साथ खेतमा धाउनेछु असारे गीत चेली र माइती मिलेर मेलैमा रमाई हेर म तिम्रै साथमा झ्याउरे गाउनेछु रमाई हेर म तिम्रै साथमा झ्याउरे गाउनेछु आउनु दादा गाउँमै बरु मेलामा जाउँला आउनु दादा गाउँमै बरु मेलामा जाउँला बिसौनी बेला भुटेका मकै बाँडेर खाउँला मिलेर हामी झेली र माइती खेतमा रमाए त्यो खले गरो दबदबे हिलो खेलेर साउला त्यो खले गरो दबदबे हिलो खेलेर साउला हिलोमा धान रोपेर साथै खुसीले रमाउला हिलोमा धान रोपेर साथै खुसीले रमाउला खेतका गरा भरेर हामी पसिना जमाउला मङ्सी र माछा मिलेर हामी बजारमा लगेर बजार लगी बेचेर चामल दुई पैसा कमाउला बजार लगी बेचेर चामल दुई पैसा कमाउला आउने बाटो कुरेर बस्छु आगनी डिलैमा आउने बाटो कुरेर बस्छु आगनी डिलैमा भुलेर पनि नपारे चिन्ता चेलीको डिलैमा दुनियाँलाई अचम्म बनाई रोपाई गर्नु छ उखेली बिउ गरेर बाउसे दबदबे हिलैमा उखेली बिउ गरेर बाउसे दबदबे हिलैमा दुःखमा सधैँ राखेर आस्था सम्सना गरे है दुःखमा सधैँ राखेर आस्था सम्सना गरे है आउनेछु पक्कै असार मास भरैमा परे है सपना देख्दा नराम्रो कहिले निधरी भाग्दछ वर्षाको बेला उर्लिने खोला होसली तरे है वर्षाको बेला उर्लिने खोला होसली तरे है सम्झिँदै लाग्छ पियारो दादा नभेटी मर्छु कि सम्झिँदै लाग्छ पियारो दादा नभेटी मर्छु कि खै के के हुन्छ यत्तिकै म त बैतर्ने तर्छु कि मान्छेको चोला हुँदैन भर कहिले के हुन्छ डालीको फुल झरै झै कतै ओइलाई झर्छु कि डालीको फुल झरे झै कतै ओइलाई झर्छु कि दुःखको खबर पठाई चेली मलाई तिमीले दुःखको खबर पठाई चेली मलाई तिमीले नबस्नु चेली हृदय व्यर्थ जलाई तिमीले दुखीको साथ ईश्वर हुन्छन् हरेस नखानु बस्नु है ढुक्क फुल जीवन चलाई तिमीले बस्नु है ढुक्क फुल जीवन चलाई तिमीले कसरी धान्नु जिन्दगी मैले दुःखमा फसेर कसरी धान्नु जिन्दगी मैले दुःखमा फसेर सक्दिन दादा अब त बाँच्न बिछोड सहेर आउँछ होला सुदिन पक्कै भनेर बस्या छु कति दिन बसौँ भन्नुहोस् दादा प्रतिज्ञा गरेर कति दिन बसौँ भन्नुहोस् दादा प्रतिज्ञा गरेर भरोसा राख्दै तिमीले सदा खुसीमा रहनु भरोसा राख्दै तिमीले सदा खुसीमा रहनु दाजुको कथा आमाले सोधे तिमीले कहनु आउँदैछ दाई भनेर तिमीले भविष्य सोचेर केही दिन मात्र तिमीले अब दुखेसो सहनु केही दिन मात्र तिमीले अब दुखेसो सहनु आमाको मन मानेन दाजु सम्झौता थाके म आमाको मन मानेन दाजु सम्झाउँदा थाके म कसरी बुझाउ बुझ्ने नै होइन बुझाउँदा थाके म आँखाको आँसु सुकेन कहिले बिचरी आमाको यो दुखी तकदीर वेदना उस्तै सुनाउँदा थाके म यो दुखी तकदीर वेदना उस्तै सुनाउँदा थाके म आमाको माया चेलीको याद मुटुमा राखेर रा। आमाको माया चेलीको याद मुठुमा राखेर बिताउँछु दिन हरेक पल भगवान भाकेर हजारौँ व्यथा सहनु पर्दा हर्पला मर्दैछु तै पनि चेली भरोसा राखी आउँछु जागेर तै पनि चेली भरोसा राखी आउँछु जागेर बालुवामाथि पसिना पुग्दै खाडीमा ठुल्दादा बालुवामाथि पसिना पुग्दै खाडीमा ठुल्दादा सधैँको पीडा काडामा टेक्दै खाडीमा दादा आमाको लागि खुसीको दिन किन्नलाई भनेर बिरानो बस्ती परिश्रम बेच्दै खाडीमा दादा बिरानो बस्ती परिश्रम बेच्दै खाडीमा दादा सम्सेर आमा रुँदै सुसानी उझाडा खाडीमा सम्सेर आमा रुँदै सुसानी उझाडा खाडीमा पलायो होला दुबोरा बन्छु पखेरा बारीमा कमाई आउँछु फर्केर स्वदेश पर्खेर बसी है फेर्नेछु अब टिनको छानु फाटेको पालीमा फेर्नेछु अब टिनको छानु फाटेको पालीमा पानीको वर्षा चुहिने छानो रसाए नयन पानीको वर्षा चुहिने छानो रसाए नयन घरमा छैन खानालाई मानो रसाए नयन आमाको आँसु देखेर दाजु सकिन म हाँस्न मुटुमा आज भक्कानो फुटी रसाए नयन मुटुमा आज भक्कानो फुटी रसाए नयन नलिनु चिन्ता आएर दाजु त्यो सानो टालौँला नलिनु चिन्ता आएर दाजु त्यो सानो टालौँला खरको सानो कमलो भयो टिनको हालौँला कमाइ आउँछु परिश्रम गरी विदेशी भूमिमा मानोले मुरी बनाई हेर अनिकाल फालौँला मानोले मुरी बनाई हेर अनिकाल फालौँला अरूको देख्छु हाँसो र खुसी यो मन बुझ्दैन अरूको देख्छु हाँसो र खुसी यो मन बुझ्दैन कतै नि छैन साथ दिने सखी यो मन बुझ्दैन भएको माइती मुङ्ला नपस्ता उमङ्ग हरायो सहारा गुम्यो निर्दयी बनी यो मन बुझ्दैन सहारा गुम्यो निर्दयी बनी यो मन बुझ्दैन कसरी हुन्छ आमाको मन तिमीले बुझाउनु कसरी हुन्छ आमाको मन तिमीले बुझाउनु गाउँले सङ्गी खोजेर तिमीले तो मन भुलाउनु सबैको सामु रमाउँदै बस्नु जिन्दगी सम्सेर हाँसोले भर्नु त्यो मनभरि रोदन लुकाउनु हाँसोले भर्नु त्यो मनभरि रोदन लुकाउनु कोसिस गर्छु आमाको मन हँसाइराख्नेछु कोसिस गर्छु आमाको मन हँसाइराख्नेछु नरुवाइकन खुसीले साथै बसाइराख्नेछु के गर्नु दादा जति नै गरौँ रोकिन्न यो आँसु बाहिरी हाँसो गहमा आँसु खसाई राख्नेछु बाहिरी हाँसो गहमा आँसु खसाई राख्नेछु दाजुको दुःख बुझेर चेली असल बन्नु है दाजुको दुःख बुझेर चेली असल बन्नु है लक्ष्यमा पुग्न भरोसा राखी गोरेटो खन्नु है आउँदैछ दाजु भनेर खबर सुनाई तिमीले आमाको आँसु पुछेर तिमीले नरुनु भन्नु है आमाको आँसु पुछेर तिमीले नरुनु भन्नु है असल बन्ने कोसिस गर्छे दादा कि बहिनी असल बन्ने कोसिस गर्छे दादा कि बहिनी आमाको दिल खुसीले भर्से दादा कि बहिनी दादाको दुःख जति नै उस्तै चेलीको पनि हो सुख र दुःख जङ्गा र तर्से दादा कि बहिनी सुख र दुःख जङ्गा र तर्से दादा कि बहिनी पसिना बगाई जोगाई धन घरमा पठाउँछु पसिना बगाई जोगाई धन घरमा पठाउँछु आधा पेट खाई गरेर जोहो रकममा बसाउँछु फरिया चोली किनेर हेर फेरिदिनु आमाको देख्दैन कोही म बरु यता फाटेकै लगाउँछु देख्दैन कोही म बरु यता फाटेकै लगाउँछु घरको पिर नलिनु दादा शरीरको ख्याल गर्नु घरको पिर नलिनु दादा शरीरको ख्याल गर्नु रहेमा आफू संसार रहन्छ यो कुरा याद गर्नु आमाको रक्षा सुरक्षा गर्ने बहिनी जिउँदैछ सोचेर धेरै विचार गरी परदेशमा काम गर्नु सोचेर धेरै विचार गरी परदेशमा काम गर्नु यो मन तिम्रो भरोसा सदा मानेर बस्या छ यो मन तिम्रै भरोसा सदा मानेर बस्या छ तै पनि चेली खरको यादले चुलेसी दस्या छ कहिले होला जिन्दगी मुक्त रहेछु अभागी पराले हाम्रो झुपडी हेर ऋणमा छु पराले हाम्रो झुपडी हेर ऋणमा छु दिने छैन भरोसा टुट्न दादाको कहिले दिने छैन भरोसा टुट्न दादाको कहिले नपरोस् दैव उमङ्ग लुट्न दादाको कहिले सधैँको प्यारी बनेर बस्छु कोमल दिलमा सक्दिन दिन हृदय फुट्न दादाको कहिले सक्दैन दिन हृदय फुट्न दादाको कहिले चेलीको दुःख हेरेर बस्न यो भन मान्दैन चेलीको दुःख हेरेर बस्न यो मन मान्दैन विश्वास गर्नु दाजुले कहिले पराई ठान्दैन सहन्छु बरु अनेक पीडा चेलीको खातिर रुवाई चेली उमङ्ग रोज्न माइतीले जान्दैन रुवाई चेली उमङ्ग रोज्न माइतीले जान्दैन थोरै लामो तर निकै मन सुने सवाल जवाब यो घेन्टोलीजी र आइसा खार्की दुवैजनालाई विशेष धन्यवाद यो मिठो मायाको निमित्त र मलाई सवाल जवाब परि आज विशेष साथ दिनुहुने टिका पोखरेलज्यूलाई पनि विशेष विशेष धन्यवाद अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मोहन सिंह हर्ती मङ्खर्सीको मुक्त खबरहरू रहेको छ बागचौर नगरपालिका दुई थारमारे उहाँको घर हो मोहन सिंह घरती मगर्जीले पनि निकै मिठो मुक्तक लेखेर पठाउनु भएको छ असार साउनलाई लक्षित गरेर उहाँले मुक्तक लेखेर पठाउनु भएको छ अबको क्रममा मोहन सिंह घरती मगर्ज्यूको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई दुःख गरी घर गृहस्थी चलाउने आशामा दुःख गरी घर गृहस्थी चलाउने आशामा पसिनाले ढुङ्गा माटो गलाउने आशामा हलो जुवा बोकी बेसी झर्दैछु म हजुर मानु रोपी मुरी अन्न फलाउने आशामा मानु रोपी मुरी अन्न फलाउने आशामा घुमी फेरि आयो असारको महिना पूजा गरौँ हामीलाई यो खेत र कुलो तीर्थ तीर्थभन्दा ठुलो रोपार लाठे हामीलाई असरे मास दब दब ही अरे मासको दब दब हिलो हरियो धानको बिउ हरियो धानको बिउ छुपुमा छुपु हार लगा रोपा मस्काउँदै लर्के जिउ मस्काउँदै लर्के जिउ कान्छी रोप सरना धरती मगर्जीका मिठा मुक्त खबरसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा रेडियो बिज अनि नब्बे दशमलव छ मेगा आर्समा श्रोता सुन्नुभयो आजको बसाइमा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु प्राय गरिबहरू जस्तो सुकै चोटमा टिक्छन् प्राय गरिबहरू जस्तो सुकै चोटमा टिक्छन् त्यसैले उनीहरू एकदम ठिक छन् तर भर्ती लगाएका राष्ट्र सेवक भने यहाँ कोही दारूमा त कोही नोटमा बेग्छन् कोही दारूमा त कोही नोटमा बेग्छन् यो कसिलो व्यङ्ग्य विकास शिवाजीको झापाली साहित्य समाज झापाबाट विकास शिवाजीले यो व्यङ्ग्य यो झटारो प्रहार गर्नुभएको हो जो राष्ट्रका निमित्त आफ्नो हर समय खर्चिरहनु भएको छ उहाँहरू सम्पूर्ण नेपाली प्रहरीप्रति हाम्रो सलाम अनि जो विकास शिवाजीले भने जस्तै हुनुहुन्छ उहाँहरूलाई भने हाम्रो खबरदारी सधैँ सधैँ यसरी नै रहनेछ मुक्तकबाटै होइन त विकासी विकास शिवाजीका यिनै मुक्तकरबहरूसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ लक्ष्मण लामी सानीजीको जब मन भक्कानिएर रुन्छन् उनको सुर हुँदैन जब मन भक्का निएर रुन्छिन् उनको सुर हुँदैन आफ्नो मान्छे नभएपछि अरूको जरुर हुँदैन श्रीमानको खबरले सुकाकुल भनेकी श्रीमतीको जनम जनम भुल्न नसक्ने अब रातो सिन्दुर हुँदैन जनम जनम भुल्न नसक्ने अब रातो सिन्दुर हुँदैन लक्ष्मण लामी सानीजीको यो मुक्तक ककनी तिन नुवाकोट उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ धुवा कतारमा हुनुहुन्छ निकै मार्मिक मुक्तकारहरू उहाँले पनि लेखेर हामीलाई पठाउनु भयो अर्को मुक्तक छ श्रोता मसँग सन्दीपा श्रेष्ठजीको सुन्दर फुल मेरा लागि काँडा भयो किन सुन्दर फुल मेरा लागि काँडा भयो किन अतीतको याद छ नै गाडा भयो किन जति भर्न खोसे पनि आखे रित्तो हुने जीवन भन्नु कुचिएको भाँडा भयो किन अतीतको याद छ नै गाडा भयो किन सन्दीपा श्रेष्ठजी सिजुवा साथ सौठा मोरङबाट हाम्रो कार्यक्रममा मुक्तकका साथमा आउनुभयो अर्को मुक्तक छ मसँग मोरङबाट नै मुक्तक पठाउनु भएको छ सिजुवा साथ सौठा मोरङबाट नै पठाउनु भएको छ देवीका अधिकारीजीले अबको क्रममा म उहाँकै मुक्तक राख्दैछु आफ्नै खुसी खोज्छ मान्छे अरूको लागि दुखी बन्दैन यहाँ आफ्नै खुसी खोज्छ मान्छे अरूको लागि दुखी बन्दैन यहाँ धनैले अन्धो बनाएको छ सबैलाई कसैले कसैलाई आफ्नो भन्दैन यहाँ आफै ठुलो आफै गतिलो घमण्ड छ सबै सबैमा उत्तिकै अह मान्छेले भगवान् आफन्त साथी कोही चिन्दैन गन्दैन यहाँ आफ्नै खुसी खोज्न मान्छे अरूको लागि दुखी बन्दैन यहाँ देवीका अधिकारीजीको यो मुक्तक अर्को मुक्तक छ उहाँसँग श्रोता गोविन्द काफले मुक्तिजीको बगाएर आर्जन गर्नुपर्ने पसिनाको भल रहेछ पैसा बगाएर आर्जन गर्नुपर्ने पसिनाको भल रहेछ पैसा नलडिकन पुगेर टिप्नुपर्ने भिरको फल रहेछ पैसा संसारलाई आफ्नो स्वामित्वमा राख्ने यो कस्तो चिज मासिएर ज्यानै जाने लाग्दो दलदल रहेछ पैसा मासिएर ज्यानै जाने लाग्दो दलदल रहेछ पैसा पैसाको बारेमा यसरी सुन्दर तरिकाले मुक्तकमा गोविन्द कापले मुक्तिजीले उतारेर पठाउनुभयो चिदीपानी नौपाल्पा उहाँको घर हो हाल उहाँ कुबेतमा हुनुहुन्छ अब पनि श्रोता कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग नर बोगटीजीको मुक्तक रहेको छ धमाली आठ आछाम उहाँको घर हो हाल उहाँ भारतमा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 व्यक्त गर्दै मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई भने विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्ताक आज उनको यादमा जुन हेरी टोलाएर बसे कहाँ होलिन् मेरी माया भन्दै लोलाएर बसे आज उनको यादमा पाइदिन्छ उनीसँगको दुरीले पल पल पाइदिन्छ उनीसँगको दुरीले कतै उडाइ लाने हो कि हाम्रो सपना हुरीले पुरिने उनको माया मुटुमा अजम्बरी बनाएर बसे कहाँ होलिन् मेरी माया आज उनको यादमा